सपनी सम्झी बिर्सिदे तिमी मलाई भुलिदे सपनी सम्झी बिर्सिदेऊ म त मरिसकेको चिराग हो म त निभिसकेको दियो बिरानो भई सुनसानमा उडै लैजन्छ तिमी मलाई खुलिदे सपनी सम्झी बिर्सिदेऊ मायाले तिमीलाई बोलाउन सक्दिन बिछोडको आगोले मलाई खरानी बनाइ लैजान्छ यो मायाको आवाज सुन्न चाहन्न माया छोडको गोले मलाई खरानी बनाइ लैजान्छ हावाले ती पनि कता कता हावाले ती पनि कता कता को त्यो गीत म गाउन सक्दिनँ बितेको सम्झनाले सताउँछ मलाई हरेक साँझ त्यो प्रीतको कथा म दोहोऱ्याउन चाहन्न प्रीतिको त्यो गीत म गाउँ बितेको सम्झनाले सताउँछ मलाई हरेक साँझ हावाले ती पनि कता कता हावाले ती पनि कता कता सपनी सम्झी बिर्सिदेऊ म त मरिसकेको चिराग हो म त निभिसकेको दियो बिरानो भई पनि सम्झि बिर्सिदे